पैसा भए म पनि सपनाको जाल बुन्दथे सुन चाँदीको झाल ढोका ढुली र डमा वरपारा फुलेको फुल झर्ने हो एक दिन सबै जाने हो केही छैन अघि केही छैन पछि केही छैन झमेला सम्पत्तिको नाउँमा एउटै डम्फुको यो ताला सम्पत्तिको नाउँमा एउटै डम्फुको यो ताला आजको पालामा रुपया कन्थे डालामा अहिले हाम्रो पालामा मकै छैन डालामा मै मरि गाए दुई थोपा आँसु दिने कोही छैन केही छैन अघि केही छैन पछि केही छैन झमेला सम्पत्तिको नाममा एउटै डम्फुको यो ताला सम्पत्तिको नाममा एउटै डम्फुको यो ताला केही छैन अघि केही छैन पछि केही छैन झमेला सम्पत्तिको नाउँमा एउटै डम्फुको यो ताला सम्पत्तिको नाउँमा एउटै डम्फुको यो ताला सम्पत्तिको नाउँमा एउटै डम्फुको यो ताला सम्पत्तिको नाउँमा एउटै <laughs> डम्फुको यो ताला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 Radio बहुप्रतीक्षित संगीत सम्मान रेडियो कान्तिपुर रेडियो शान This 26th of November, we unleash the biggest extravaganza with entertainment and fun. जहाँ हुनेछ सृजनाको सही मूल्याङ्कन अपरान्न चार पन्ध्रदेखि सात लाग्नेछ तपाईँलाई रेडियो कान्तिपुरको We're the highest flyer, and we're back with a kiss of fire. For more information, log on to www.radiocantipur.com. Sponsor, Disneypal, Clearcha, Realcha. Celebration Partners, e, a complete money transfer solution. Janata bank Nepal limited तपाईँ सँगै छ सधैँ सीताराम्स दुध शत प्रतिशत शुद्ध शत प्रतिशत पौष्टिक गुण कोलोनी लिभ यो प्राइम लाइफ शून्य वा तिन विचार गरौँ एकछिन प्लाजा टु तपाईँको घर आँगनमा काठमाडौँ पोस्टको ग्राहक बन्नुहोस् अनि जित्नुहोस् काठमाडौँको इम्पिरियल अपार्टमेन्ट यसुदा होम मेकर दुबई घुम्न जाने मौका साप्ताहिक पुरस्कारहरू यसुदाका एलसिडी टिभीहरू देश नेपालको निशुल्क ग्राहक बन्ने मौका अनि स्क्रच गरेर तुरन्त जित्नुहोस् हाँसीका ल्यापटप टिसोटका हाते घडी मोटोरोला मोबाइल सेट देश नेपालको तर्फबाट निशुल्क ग्राहक श्रीनाथको तर्फबाट सुट पिस पिटर इङ्ल्यान्डको तर्फबाट गिफ्ट भाउचर फर्निचर र हजारौँ दी काठमाडौँ पोस्टका निशुल्क ग्राहक बन्ने योजना सहभागी हुनुहोस् आजै ग्राहक बन्नुहोस् दि काठमाडौँ पोस्ट विस्तृत जानकारीको लागि कान्तिपुर पब्लिकेशन वा नजिकको विक्रेता कहाँ सम्पर्क राख्नुहोस् the Kathmandu post Nepal's largest selling English daily. Whether you're in your car 96.1 Kantipur FM. हजुर म पनि कार्यक्रम बाइसकोबाट विदा माग्नुपर्ने बेला भइसकेको छ निकै कम्प्याक्ट र हाम्रो कार्यक्रम त्यसरी पनि हामीले काउन्टाउन लगायत अन्य सेगमेन्ट प्रस्तुत गर्न पाएनौँ जे भए पनि एकपटक फेरि पनि नेपाली चलचित्रका पहिलो द्वन्द निर्देशकका रूपमा रहेका गोपाल भुटानीको निधन जुन हिजो बिहान एघार बजे भयो अठहत्तर वर्षको उमेरमा सम्पूर्ण नेपाली चलचित्रकर्मी तथा शोक सन्तप्त सम्पूर्ण नेपाली चलचित्रकर्मी परिवारलाई हार्दिक संवेदना प्रकट गर्दै र चिर आत्माको शान्तिको पनि कामना गर्दै एकपटक फेरि पनि धनकुटा भोजपुर पाँच धनगढ़ी झापा धादिङ पोखरा लहान ताप्लेजुङबाट जो एसएमएस गरिदिनु भयो धेरै धेरै धन्यवाद यहाँले हामीलाई पोस्ट बक्स नम्बर चौध हजार तिन सय साठी ललितपुर नेपाल अथवा कान्तिपुर बाइसको ब्याड रेट जीमेल डट कममा पनि पठाउन सक्नुहुन्छ एकदमै सिम्पल क्वेसनको आन्सर यहाँले लेखेर पठाउनु पर्ने हुन्छ कि हाम्रो स्टार अन द रेड कार्पेटको रूपमा रहेकी नायिका नन्दिता केसीद्वारा अभिनीत पहिलो चलचित्र कुन हो र कति सालमा अभिनय गरिएको त्यो पठाउनुहोला बाह्रौं हाम्रो टुवेल्थ एनिभर्सरी जुन रहेको छ पर्सि साढे चार बजे कान्तिपुर टेलिभिजनबाट हेर्न र कान्तिपुर रेडियो कान्तिपुरमा सुन्न पनि नबिर्सिनुहोला यसको अवसरमा सम्पूर्ण हाम्रा जो श्रोता हुनुहुन्छ हुनुहुन्छ उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आजको लागि भने कार्यक्रमका प्राविधिक सहयोगी साथी रवि श्रेष्ठलाई हार्दिक धन्यवाद दिने फिल्म रिपोर्टर विजय आवासका साथमा म हेम सुवेदी पनि कार्यक्रमबाट बिदा चाहन्छु नमस्कार बाई बाई र याद गरौं नेपाली चलचित्र र चलचित्र कर्मीलाई माया गरौं thank you very much Time check on Total FM. It's 11 a.m.